ओमकार थापा र सामुदायिक रेडियो बिहानीबाट शेखर थापाले सदस्यमा आबद्ध गर्ने निर्णय गरेको सदस्य घनश्याम गौ गौतमले जानकारी दिनुभयो गलकुट माध्यमिक विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर तिनमा भोलिबाट कक्षा एघारको वार्षिक परीक्षा सञ्चालन हुने भएको छ भोलि अठार गतेदेखि अठाइस गतेसम्म सञ्चालन हुने परीक्षामा नियमिततर्फ एक सय छब्बिसजना ग्रेड ग्रेड वृद्धि तथा आंशिक परीक्षा दिने त्रिपन्न जना विद्यार्थी सहभागी हुने गलकुट माध्यमिक विद्यालयका अध्यापक देवेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो परीक्षार्थीको समय तालिका यसअघि नै कक्षा एघारको विद्यार्थीको परीक्षा सञ्चालन विद्यार्थी मूल्याङ्कन प्रमाणीकरण तथा नतिजा प्रकाशन कार्यविधि दुई हजार सतहत्तर बमोजिम प्रकाशन भइसकेकोले सबै नियमित तथा आंशिक विद्यार्थीलाई परीक्षा गर्नको लागि अनिवार्य सहभागी हुन गलकुट माध्यमिक विद्यालयले आग्रह गरेको छ परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पुर्याएर सञ्चालन गर्ने गलकोट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर खत्रीले जानकारी दिनुभयो गलकुत क्षेत्रका अधिक मानिसहरू जापानमा रहेका छन् त्यसबाहेक अमेरिका अस्ट्रेलिया लगायतका देशमा नपुगेको कमै परिवार भेटिन्छ गलकुतले जापानी गाउँ समेत भनिदिएको छ यस्तो समाजमा आफ्नै गाउँठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् गलकुत नगरपालिका वडा नम्बर तीन हटियाका गुमान सिंह खत्री यस मध्येमै पर्नुहुन्छ अधिकांश साथीहरू जापान अमेरिका गए पनि उहाँको मन कहिले विदेश मोहमा तानिएन खत्रीले सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो उमेरले पैँचालिस वर्ष पुग्नुभएका खत्रीले पच्चिस वर्षदेखि व्यावसायिक कुखुरा पालन दुई हजार सन्ताउन्न सालदेखि फ्रेस हाउस दुई हजार त्रिसठी सालदेखि हाइटेक प्रविधि मार्फत तरकारी खेती र दुई हजार बहत्तर सालदेखि व्यावसायिक किबी खेती गर्दै आउनु भएको छ यहाँका अधिकांश साथीहरू विदेश पलायन भएका छन् विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन खत्रीले भन्नुभयो स्वदेशमा आफै माटोमा रमाएर धेरथोर कमाउँदा पनि सन्तुष्ट छु विदेश जाने कहिले मोह आएन निरन्तर पच्चिस वर्ष वर्षदेखि ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थाल्नु भएको हो खत्री आफू मात्रै होइन गलकोट क्षेत्रले तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय हुनुहुन्छ गलकोट क्षेत्रमै दुई सालमा पहिलो पटक व्यावसायिक कुखुरा पालन सुरु गर्दा धेरैले पत्याएका थिएनन् गुमान सिंह सफल कृषक बन्नेछन् भनेर उहाँले विगत स्मरण गर्दै भन्नुभयो यो बीचमा धेरै उटार सदाप आए अहिले घाता कहिले घाता भयो कहिले नाफा भयो निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रूपमा परिचित हुनुहुन्छ जामुनी कृषि फर्म मार्फत व्यवसायको उत्पादन गर्दै आउनुभएका खत्रीको फर्ममा आठ सय ब्रोइलर कुखुरा चार हाइटेक टनेल चार सामान्य टनेलमा सिमी बोडी लगायत गोलबेदा लगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम सुरु भएको छ कुखुराबाट वार्षिक पन्ध्र लाख र तरकारीबाट वार्षिक छ लाख कारोबार हुन्छ खत्रीले भन्नुभयो दुधिला भातीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे खत्रीका अनुसार लगभग वार्षिक बाह्र लाख बचत बचत हुने गर्दछ सबै आमदानीबाट खर्च कताउँदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उहाँको भनाइ छ उहाँको नाममा काममा आमा श्रीमती Matira अन्य दुई कामदार खतिदै आएका छन् जेतीय स्तरको तालिम लिनुभएका खत्रीले हालसम्म बाह्र लाख बढी रकम सरकारी स्तरबाट अनुदान पाइसक्नु भएको छ दुई लाभार्थीमा खत्रीले बेस पाँच वर्षदेखि किबी खेती गर्दै आउनु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 सुरक्षा निकाय राजनीतिक दल व्यवसायी जनप्रतिनिधि समेतको सर्वपक्षीय बैठकले सोमबार राति बाह्र बजेदेखि लागू हुने गरी कार्तिक चौबिस गते राति बाह्र बजेसम्मलाई बागलुङ नगरपालिकाको वार्ड नम्बर एक दुई तिन र चार क्षेत्रमा लकडाउन गर्ने निर्णय गर्दै उक्त आदेश कार्यान्वयनको लागि जिल्ला सुरक्षा समिति बागलुङलाई अनुरोध गरेको छ सर्वपक्षीय बैठकले लकडाउनको अवधिमा बिहान सात बजेदेखि नौ बजेसम्म अत्यावश्यक सेवा खाद्यान्न तरकारी दुध औषधि दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल बिउ लगायत खुल्ला हुने र अन्य समयमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र राज पन्तले बताउनुभयो यस्तै उक्त बैठकले स्वास्थ्य सेवा सेवा विपद व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन तथा पुष्पलाल मध्यपाडी राजमार्ग र काली गण्डकी करिडोरमा चल्ने यातायात सेवा बीचमा चढ्न र झर्न नपाउने गरी सञ्चालन गर्ने र अन्य सार्वजनिक यातायात बजार क्षेत्रमा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ बैठकले अत्यावश्यक बाहेक संस्था तथा बैङ्क वित्तीय संस्थाको सेवा र वार्ड नम्बर एक दुई तिन र चार नम्बर वडा कार्यालयको सेवा समेत हाललाई स्थगित गर्ने र अत्यावश्यक कार्यबाहेक आवजावतमा रोक लगाउने निर्णय निर्णय गरेको प्रशासकीय अधिकृत पन्तले जानकारी दिनुभयो नेपाल सरकारको अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नको लागि रु चार करोड दस लाख बजेट निकासा भएको छ स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नको लागि बजेट निका विनियोजन गरिएको हो बागलुङ जिल्लाको बरिङ गाउँपालिका ताराखोला गाउँपालिका बडीघाट गाउँपालिका निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नति गरी अस्पताल निर्माण गर्नको लागि उक्त रकम विनियोजन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विधायक नीति योजना तथा अनुगमन महाशाखाले जनाएको छ बागलुङका पाँच स्थानीय तहमा पाँच दस र पन्ध्र सयको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकास गरी पठाइसकेको महाशाखाका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनुभयो बजेट कार्यान्वयनको लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्ड समेत पठाइएको छ बागलुङ जिल्लाको बडीघाट गाउँपालिकामा पन्ध्र सयको अस्पताल बनाउन ग्वालिचोर स्वास्थ्य चौकीले रु एक करोड बरिङ गाउँपालिकाको हुग्दी स्वास्थ्य चौकीलाई दस सयको अस्पताल बनाउन पचासी लाख ताराखोला गाउँपालिकाको अर्गल स्वास्थ्य चौकीलाई पाँच सयको बनाउन रु सत्तरी लाख निसिकोला गाउँपालिकाको बोहरा गाउँ स्वास्थ्य चौकी स्तरोन्नति गरी दस सयको अस्पताल बनाउन रु पचासी लाख र दमानखोला गाउँपालिकाको दमान गाउँ स्वास्थ्य चौकीमा पाँच सयको अस्पताल बनाउन रु सत्तरी लाख विनियोजन भएर निकास भएको छ अस्पताल निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापन तथा सहजीकरण गर्नुपर्नेछ भने प्रदेश सरकारले योजना कार्यान्वयनको लागि सहजीकरण गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिनुभयो डाक्टर केसीका अनुसार अस्पताल बनाउन न्यूनतम सात रोपनी जग्गा आवश्यक हुनेछ अस्पतालको नक्सा लगायत प्राविधिक क्षेत्रमा सहयोग प्रदेशले गर्नेछ अस्पताल निर्माण गर्नको लागि गाउँपालिकाले प्रक्रिया थालिसकेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश कर्तीले जानकारी दिनुभयो यस्तै सरकारले प्रत्येक स्थानीय तहमा पाँच सयको कोरोना अस्थायी अस्पताल निर्माणका लागि रु दस दस लाख बजेट प्रदान गरे प्रत्येक स्थानीय तहमा अस्थायी कोरोना अस्पताल स्थापना भइसकेको छ कार्तिक मसान्तसम्म पाँच दस र पन्ध्र सयको अस्पताल निर्माण तथा स्तरोन्नति सुरु गरी सम्बन्धित निकायमा जानकारी गराउनु पर्नेछ जापानमा रहेका बागलुङ युवाहरूको समूह बागलुङ समाज जापानले जिल्लाको ढुरपाटी नगरपालिका वार्ड नम्बर नौ बोबाङका बाढी पहिरो पीडितका लागि नगद सहयोग गरेका छन् जापानमा चलाइएको सहयोग अभियानबाट सङ्कलित रकम नगरपालिकाको बाढी पहिरो राहत कोषमा जम्मा गरेका हुन् उनीहरूले पीडितको सहयोगका लागि एघार लाख उन्तिस हजार छ सय बयानब्बे रुपियाँ पठाएका थिए जापानबाट सिधा पैसा नेपालको सरकारी खातामा जम्मा गर्न केही कानुनी झन्झट भएकोले बागलुङ समाज जापान नेपालका सम्पर्क व्यक्तिको रूपमा रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ मार्फत राहत कोषमा रकम जम्मा गरिएको निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो पूर्व अध्यक्ष श्रेष्ठले आर्थिक अभियानलाई सहयोग गर्ने सम्पूर्ण संस्था तथा जापानवासी नेपाली समुदायलाई धन्यवाद व्यक्त गर्नुभएको छ उक्त रकम पीडितको पुनरुत्थानका लागि एकमुष्ट रूपमा प्रयोग गर्ने ढोरपाटा नगरपालिकाले जनाएको छ बागलुङ नगरपालिका वडा नम्बर तिन गोठीमा सडक भाँसिएको छ सोमबार दिउँसो